बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु तेत्तिस जना घाइते काप्रे बस दुर्घटनामा छब्बिस जनाको मृत्यु घाइते अठाइस जनाको काठमाडौँमा उपचार हुँदै कालाबजारी विरुद्ध कडा रूपमा उतिर्न प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन नेविसङ्घको विवाद मिल्यो बुधबार मतदान हुने दक्षिण अफ्रिकाको एक अदालतले उन्नाइस वर्ष अघि अस्पतालबाट एक शिशु चोर्ने महिलालाई दस वर्षको जेल सजाय सुनायो र आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्डसँग भइरहेको दोस्रो खेलमा नेपालद्वारा दुई सय अठार रनको लक्ष्य पेश प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेघार्ज र इन्टरनेटमा radio unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म दिलदिपेश देउबा खबर अब विस्तारमा सुन्नुहोस् बैतडीमा आज दिउँसो बस दुर्घटना हुँदा गर्भवती महिला सहित तीन जनाको मृत्यु भएको छ भने तेत्तीस जना घाइते भएका छन् धनगढ़ीबाट बझाङ चैनपुर जाँदै गरेको सुदूरपश्चिम यातायातको ना पाँच ख अठाइस बत्तीस नम्बरको बस सोमबार दिउँसो तीन बजे जय पृथ्वी राजमार्ग अन्तर्गत बैतडीको सिद्धेश्वर र तीन बिन्द्रावन नजिक सड़कबाट करिब दुई सय मिटर तल खस्दा दुर्घटनामा परेको हो बस दुर्घटनामा मृत्यु हुनेहरू हुनेमा बझाङ कोट भैरव गाविसकी अन्दाजी पचास वर्षीय पुनी कडायत र बझाङ देउलेकी गर्भवती महिला नानु खड्का र एक पुरुषको अझै नाम खुल्न नसकेको र घाइते हुनेहरूमा बैतडी सिद्धेश्वर आठका शंकर सिंह महर डोटी खण्डेश्वर दुईका लक्ष्मण बहादुर मल्ल जोराइल एकका योगेन्द्र थापा मगर कञ्चनपुर रैकवार बिचवाका राधा कृष्ण पन्त बैतडी कृष्ण बहादुर चन्द बैतडी नुवाकोटका धनीदत्त पन्त बझाङकोट भैरवका धनीलाल भट्टराई दहबगरका न्याउली धामी जयपृथ्वी नगरपालिका आठका धर्म जोशी भीमदत्त नगरपालिका छका बगरका धन सिंह फलाल फराल अछाम बगरका मान बहादुर बराल कैलाली अतरियाका सुशान्त बराल कैलालीका मोहन बराल बझाङ देउलेका हरिश खड्का बझाङ देउलेका राजीव खड्का बैतडी गुजरका योगेश विष्ट बझाङ घमेना बगरका अपिलाल विक बझाङ बाँझका गाडी साहु मोहन ठगुन्ना बैतडी सिद्धेश्वरका डम्बरी भण्डारी बैतडी शैलेश्वर शैलेश्वरका पद्मा चन्द बैतडी गुजरका दिपा विष्ट बैतडी गुल्जरका गोलमा विष्ट बजाङ पारा काटेका सविता विष्ट बजाङ पारा काटेका आइसा कञ्चनपुर र कृष्णपुरका गौमती धामी बझाङका लक्ष्मी जोशी गम्भीर रिफर कोट देवलका सोनादेवी रोका घाँटीमा गम्भीर बझाङ मौलालीका देवी रावल बझाङ धनेनामाका नर्मा विक अछाम सापेबगरका सिर्जना बराल बझाङ दहबगरका देउमा धामी बझाङ मेलौलीका दिपा धामी बझाङ चौखामका भागरती अवस्थी रहेको र उनीहरूको उपक्षेत्रीय अस्पताल डडेलधुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय डडेलधुराले जनाएको छ गम्भीर घाइते भएका चारजनालाई उपक्षेत्रीय अस्पताल डडेलधुराले धनगरी रिफर गरेको छ काभ्रेको वीरता देउरालीमा आज दिउँसो यात्रुभाग बस दुर्घटना हुँदा छब्बीस जनाको मृत्यु भएको छ पच्चीस जनाको घटनास्थलमै र घाइते रमेश गौतमको उपचारका लागि शिक्षण अस्पताल काठमाडौँमा पुर्याएपछि मृत्यु भएको हो मृत्यु हुने सबैको शनाखत हुन सकेको छैन दुर्घटनामा अरू पैंतिस भन्दा बढी घाइते भएका छन् काठमाडौँबाट कोशी पारी जाँदै गरेको अरनीको यातायात समितिको बा तीन ख एक शून्य छ नम्बरको बस वीरता देउराली साथ खहरे खोला नजिकैको डाँडाबाट करिब चार सय पचास मिटर तल खसे खसेर चेत विच्छेद भएको छ दुर्घटनापछि स्थानीय बासिन्दा र इलाका प्रहरी कार्यालय काती के देउरालीका प्रहरी उद्धारमा खटिएका थिए घाइते मध्ये अधिकांशको अवस्था भने गम्भीर रहेको छ कच्ची बाटोका कारण घाइतेलाई अस्पताल ल्याउन कठिन भएपछि नेपाली सेनाको हेलिकप्टर मार्फत गम्भीर हुनेहरूलाई उपचारका लागि काठमाडौँ लगिएको छ यसैबीच गृहमन्त्री विमलेन्द्र निधिले वीर अस्पतालको ट्रमा सेन्टरमा पुगेर आज काप्रेमा भएको यात्रुवाग बस दुर्घटनाका घाइतेहरूको अवस्था बुझेका छन् घाइतेहरूको अवस्था बुझेपछि मन्त्री निधिले संसारकर्मीहरूसँग कुराकानी गर्दै घटनाको सत्य तथ्य पत्ता लगाउन छानबिन समिति बनाउने र आवश्यक परेमा घाइतेहरूको उपचार खर्च पनि सरकारले बेहोर्ने बताएका छन् घाइतेहरूको अवस्था बुझ्न प्रहरी प्रमुख उपेन्द्र कान्त अरियाल र सशस्त्र प्रहरी प्रमुख दुर्ज कुमार राई पनि ट्रमा सेन्टरमा गएका थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कालो बजारी कृत्रिम अभाव र मूल्य वृद्धि गर्ने व्यापारी विरूद्ध यापिड एक्सन पाल पालनमा कार्यवाही गर्न निर्देशन दिएका छन् सोमबार प्रधानमन्त्री तथा प्रधानमन्त्रीको कार्यालय सिंहदरबारमा गृह उद्योग वाणिज्य तथा आपूर्ति लगायतका मन्त्रालयका सचिवहरूको संयुक्त बैठकको आयोजना गरी प्रधानमन्त्रीले उक्त निर्देशन दिएका हुन् प्रधानमन्त्रीले भने महँगी कालोबजारी र कृत्रिम अभावले उपभोक्ता आक्रान्तिन छन् उनीहरूलाई देशमा सरकार छ भन्ने कुराको अनुभूति दिलाउनु हाम्रो कर्तव्य हो तसर्थ तपाईँहरू कालो बजारी कृत्रिम अभाव र महँगी गर्नेहरू विरूद्ध एपिड एक्सन प्लानमा गएर कारवाही गर्नुहोस् प्रधानमन्त्रीले युनिफाइड र सेन्ट्रल कमाण्ड मार्फत तत्काल परिणाम आउने गरी काम गर्न नेपाल सरकारका सचिव र सुरक्षा निकायका प्रमुखहरूलाई निर्देशन दिएका छन् नेपाल विद्यार्थी संघको एघारौं महाधिवेशनको प्रतिनिधिका बारेको विवाद मिलेको छ फर्जी प्रतिनिधि खारेज गर्ने विषयमा सहमति भएपछि विवाद मिलेको नेवी संघका प्रवक्ता यूपी लामिसानेले जानकारी दिएका छन् नेताहरूले महाधिवेशनमा फर्जी प्रतिनिधि रहेको भनी असहमति जनाइरहेका थिए लामिछानेका अनुसार विवाद मिलेपछि रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाइएको छ अब मंगलबार गर्ने भनिएको मतदान बुधबार हुने र उम्मेद्वारको मनोनयनको समय थप गरिएको छ उनका अनुसार उम्मेद्वारको मनोनयन मंगलबार बिहान एघार बजे राखिएको छ यही साउन तेइस गते भुर्कुटी मण्डपमा उद्घाटनपछि महाधिवेशन प्रतिनिधि विवादका कारण रोकिएको थियो सरकारले पूर्व राष्ट्रपति डाक्टर रामवरण यादवलाई दश लाख उपचार खर्च दिने निर्णय गरेको छ प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारको दोस्रो मन्त्री परिषद बैठकले साउन एक्काइस गते नै यो निर्णय गरेको पाइएको छ तर सरकारले बाहिर ल्याएको थिएन पूर्व राष्ट्रपति यादवलाई भारतको चण्डीगढ पिगम मेयर अस्पतालमा उपचार गर्नका लागि पेस्की स्वरूप दस लाख उपलब्ध गराउने निर्णय गरेको सुरुवतले जनाएको छ अस्पतालमा उपचार भएको बिल पेश भएपछि हिसाब मिलान गर्ने मन्त्री परिषदको निर्णय रहेको छ पूर्व राष्ट्रपति डाक्टर यादवको पोस्ट टेट ग्रन्थीमा समस्या देखिएपछि उपचारका लागि अहिले दिल्लीमा छन् उनी उपचारका लागि दुई हप्ता अघि दिल्ली गएका थिए खबरमा अब देश बाहिरको खबर दक्षिण अफ्रिकाको एक अदालतले उन्नाइस वर्ष अघि अस्पतालबाट एकजना शिशु चोर्ने महिलालाई दस वर्षको जेल सजाय सुनाएको छ ती महिलाले चोरेको शिशुलाई आफ्नो बताउँदै आएकी थिइन् शिशुलाई उनले जन्मेको तीन दिनपछि चोरेकी थिइन् तर उनले दावी गरेकी छोरी जेफानी र स्थानीय अर्की स्कूलीय छात्राको अनुहार उस्तै भएपछि यस विषयमा अनुसन्धान शुरू भएको थियो प्रहरीले डीएनए परीक्षणपछि दुवैजना दिदी बहिनी भएको खुलासा भएको छ शिशु स्वर्ने एकाउन्न वर्षीय महिला सन् दुई हजार पन्ध्रमा पक्राउ परेकी थिइन् जेफानीले आफ्ना वास्तविक आमा बुवासँग सम्बन्ध नराख्ने आफूलाई अपहरण गर्ने महिलालाई आमा नै मान्ने र आफूलाई हुर्काउने व्यक्तिसँगै बस्ने समेत बताएकी छन् ती दुई परिवार एउटै क्षेत्रमा केही किलोमिटर आसपास बसोबास गर्दै आएका छन् खबरको अन्तमा एउटा खेल खबर आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गत नेदरल्यान्ड्स नेदरल्यान्ड्सले भइरहेको नेदरल्यान्डसँग भइरहेको दोस्रो खेलमा नेपालले दुई सय अठार रनको लक्ष्य दिएको छ टस हारेर ब्याटिङ गरेको नेपालले पूरा ओभर खेल्दै नौ विकेटमा नौ विकेटको क्षतिमा दुई सय सत्र रन बनाएको हो कप्तान पारस खड्काको उत्कृष्ट ब्याटिङ गर्दै एक दशमलव चार बलमा चौरासी रन बनाए नेपालका अनिल मण्डल चार रनमा र शरद भेस्वाकर छ रनमा आउट भएका थिए तेस्रो विकेट ज्ञानेन्द्र मल्ल बाहन्न बलमा उनाचालिस रन बनाउँदा आउट भए त्यसै गरी नेपालका सागरले अठहत्तर बलमा पचास पैंचालिस रन बनाएका थिए राजु रिजाल बिना रन आउट भएका थिए यस्तै सोमपाल कामी र यस्तै सोमपाल कामी दुई रन विनोद भण्डारी सत्र रन र बसन्त रेग्मीले चार रन बनाएका थिए नेदरल्याण्ड्सका मिसेलले मिचेल रिपोनले चार असन मल्लिकले दुई साथै भिभिएन किङमा पौल भ्यान मिकिएरेन र भ्यान्डर मर्वीले एक एक विकेट लिएका थिए अहिले नेदरल्याण्ड्स ब्याटिङ गरिरहेको छ नेदरल्याण्डसँगको शनिबार भएको खे पहिलो खेल हारेपछि नेपाललाई आजको खेल जित्नै पर्ने दबाव बढेको छ अङ्क तालिकाको छैटौं स्थानमा रहेको नेपाललाई सन् दुई हजार अठारको एक दिवसीय विश्वकपको छनौट खेल्ने आशा जीवितै राख्न यो खेल महत्वपूर्ण मानिएको छ शीर्ष चारमा पर्ने टोलीले विश्वकपको छनौट खेल्न पाउने छैन खेल्न पाउनेछन् प्रतियोगितामा नेपाल र Netherlands Hong Kong Papua New Guinea Scotlands Kenya Namibia र संयुक्त अरब इमिरेन्ट्स युए गरी चार राष्ट्र सहभागी भएका छन् अहिलेसम्म खेलका सात खेलमा पाँच खेल जितेको नेदरल्याण्ड्स बाह्र अङ्कसहित शीर्ष स्थानमा रहेको छ सात खेलमा पाँच खेल गुमाएको तथा दुई खेल जितेको नेपाल चार अङ्कसहित छैठौं स्थानमा रहेको छ नेपालभन्दा अघि समान नौ नौ अङ्क जोडेका हङकङ र स्कटल्याण्ड तथा आठ अङ्क जोडेको पपुवा न्युगिनी र छ अङ्क जोडेको केन्या छन् नेपाल यसअघि स्कटल्याण्ड र पपुवा न्युगिनीसँग भएका खेलमा पराजित भएको थियो तर काठमाडौँमा भएको नाविबियासँगको खेलमा भने नेपालले विजय शुरूआत गरेको थियो यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक बैतडीमा यात्रुवाहक बस दुर्घटना गर्भवती महिला सहित तीनजनाको मृत्यु तेत्तिस जना घाइते काप्रे बस दुर्घटनामा छब्बिस जनाको मृत्यु घाइते अठाइस जनाको काठमाडौँमा उपचार हुँदै कालाबजारी विरुद्ध कडा रूपमा उत्रन प्रधानमन्त्रीको सचिवहरूलाई निर्देशन नेविसङ्घको विवाद मिल्यो बुधबार मतदान हुने दक्षिण अफ्रिकाको एक अदालतले उन्नाइस वर्ष अघि अस्पतालबाट एक शिशु चोर्ने